मदन भण्डारी सधैँ चाहिँ उपस्थित भइसकेको छु मलाई प्रविधि समेसनमा कविता श्रेष्ठजीले साथ दिइरहनु भएको छ एकानब्बे दशमलव छ आर्समा अहिले तपाईँले हामीलाई पूर्वमा सुनिरहनु भएको छ सिमानासँगै जोडिएका भारतका विभिन्न ठाउँहरूमा सुनिरहनु भएको छ अनि त्यस्तै गरेर डब्लूब्लूब्लू डट रेडियोभिजन डट कम डट एनपी लगअन गरेर संसारभरकै साथ सुनिरहनु भएको हुनुपर्छ तपाईँले मोबाइल एप्लिकेशन हाम्रो पात्रको रेडियो लिस्टमा गएर रेडियो भिजन सर्च गरेर पनि श्रोताएकी साथ सुन्न हामीलाई सक्नुहुन्छ सधैँभरि राम्रो मिठो बोलिदेऊ मेरी प्रियसी सधैँभरि राम्रो मिठो बोलिदेऊ मेरी प्रियसी सधैँभरि दिलको ढोका खोलिदेऊ मेरी प्रियसी पानी जस्तै सादा र उसाड मेरो जिन्दगीमा प्रेमको मिठो रंग घोलिदेऊ मेरी प्रियसी यो मुक्तक मुक्तकार लक्ष्मी श्रेष्ठजीको यो मुक्तक मैले मुक्तकार लक्ष्मी श्रेष्ठजीको केही समय अघि मात्रै पाठक समक्ष आएको मुक्तक संग्रह सधैं तिम्रो संसनामा भित्रबाट लिए मुक्तकार लक्ष्मी श्रेष्ठजीको सँगै आजको कार्यक्रम मुक्तक मालामा मैले मुक्तकको सिलसिला शुरू गरे श्रोता मुक्तक मालामा हामी तपाईँहरूले नै पठाउनुभएका मुक्त खराबहरू राख्ने गर्छौँ मुक्तकारहरूसँगको बलाकुसारी पनि राख्ने गर्छौँ मुक्तकसँग सम्बन्धित हरेक गतिविधिहरूलाई तपाईँहरू समक्ष पुर्याउने गर्छौं आजको यो व्यवसायमा तपाईँहरूले नै मायाले स्नेहले पठाउनुभएका मुक्त खराबहरू मसँग छन् हेरौं निर्धारित समयभित्र कति सक्छु म मुक्तक राख्न हामी सँगै रहनुहोला म मुक्तक आलो पालो लिन चाहन्छु भए पनि नभए पनि प्रेममा सफल तिमी मुस्कुराउनु भए पनि नभए पनि प्रेममा सफल तिमी मुस्कुराउनु कहाँ फर्किन्छ र फेरि बितेको पल तिमी मुस्कुराउनु यदि म मरे भने कहाँ देखौँला र तिमी मुस्कुराएको आज मन परि हेरिरहनु मन छ केवल तिमी मुस्कुराउनु यसरी मुस्कुराउन अनुरोध मुक्तकार प्रकाश मगर वियोगीजीको घोराई छ दाङ उहाँको घर हो हाल उहाँ भारत अरूणाञ्चलमा हुनुहुन्छ मुक्तकार प्रकाश मगर वियोगीजी आउँदै गर्नुहुन्छ मुक्तक मालामा यसरी नै अर्को मुक्तक म कार्यक्रममा लिइहाल्छु श्रोता मसँग मुक्तक छ पृथ कृष्ण कुंवरजीको गण्डकी प्रदेश बागलुङ घर हो सबको हेला थियो ऊ आफ्ना पखेटा छुडेपछि त सबको हेला थियो ऊ आफ्ना पखेटा छुडेपछि त एक्लै भयो उसको जीवन बर्बादीतर्फ गुडेपछि त अरे पिन्छडा खोलिदिनेलाई नै भुलिदियो चरीले आफू खुल्ला टुनिलो आकाशमा उडेपछि त पृथक कृष्ण कुमारजी पहिलो पटक हुनुपर्छ यसरी आउनुभएको हामीहरू समक्ष अर्को मुक्तक मसँग छ उहाँ पनि पहिलो पटक नै हुनुपर्छ हरिबाबु खड्का समर्पणजी भेनपा दुई चाचर कोठाल काठमाण्डुबाट उहाँले हामीलाई मुक्तक पठाउनु भएको छ ढुक्कले छान नपाउँदै मेरो यो एकमुठी परान्नी ढुक्कले जान नपाउँदै मेरो यो एकमुठी परान्नी दौडाउँदै दौडाउँदै नमेटिकन एकछिन थकान्नी कहाँ राख्लान् र म मरे पनि यत्तिकै माया गरेर हरियो बाँसमाथि राखेर घाट लैसाने होलान् नि निकै मार्मिक ढंगले हरिबाबु खड्का समर्पण जी आउनुभयो अब पनि श्रोता हामी कार्यक्रममा पहिलो गीत सुन्नेछौ उहाँसँग मुक्तक सत्य ग्लाम तामाङजीको रहेको छ सिन्धुली उहाँको घर हो यो समयमा कविता श्रेष्ठजीसँग गीत रहेको छ गायक रामकृष्ण ढकालले गाउनु भएको दिनेश सुब्बाले लेख्नु भएको संगीत भर्नु भएको हामी मुक्तक सुनौ सत्य ग्लाम तामाङजीको सँगसँगै गीत उहाँले राख्नु नै हुनेछ अटुट सम्बन्धमा चलायो छुरी पुस्तै बुझिनौ अटुट सम्बन्धमा चलायो छुरी पुस्तै बुझिनौ आखिर बढाएरै छाड्यौ दुरी बुझ्दै बुझिनौ सयौं म साथ दिन्छु भन्दिन भन्न त छोड्ने बेला मेरो मजबुरी पुस्तै बुझिनौ हाम्रो सुन्दर संसार थियो हुरी आई दियो दुई मुटुको मिलन थियो सपना जस्तै तोडी गयो अब हाम्रो माया आकाश धरती भो अब हाम्रो माया मलाई उडाइदियो दुई मुटुको मिलन थियो सपना जस्तै तोडी गयो अब हाम्रो माया आका धरती हो अब हाम्रो माया आका धरती भो तालिबन पाखाको भेट हाम्रो आलै थियो हरियाली बन पाखाको भेट हाम्रो आलै थियो चढाएको भाकल हाम्रो देउरालीलाई थाहै थियो बिहानीको शीत जस्तै जोखो हाम्रो माया थियो तर हाम्रो माया दुई किनार भयो तर हाम्रो माया दुई किनार भयो सखेवाको जोडी जस्तै हाम्रो माया उड्दै थियो सखेवाको जोडी जस्तै हाम्रो माया उड्दै थियो धुरी पता चले पनि दुई आत्माको जित्दै थियो कहिले हाँस्ने कहिले रुने यस्तै हाम्रो माया थियो तर हाम्रो माया दुई किनार भयो तर हाम्रो माया दुई किनार भयो हाम्रो सुन्दर संसार थियो भुरी आई उडाइदियो दुई मुटुको मिलन थियो सपना जस्तै तोडी गयो तामाङजीको मुक्तक मुक्तक सँगसँगै यो गीत तपाईँले सुन्नुभयो रेडियो भिजन एकानब्बे दशमलव छ मेगा म तपाईँहरूले नै पठाउनुभएका मुक्त खराबर श्रोता आलो फालो लिइरहेको छु हुनेछन् सबै म जस्तै दूर पछुताउनुहुन्छ हुनेछन् सबै म जस्तै दूर पछुताउनुहुन्छ विश्वास गुम्नेछ भरपूर पछुताउनुहुन्छ हैसियत हेरेर सम्बन्ध जोड्न खोज्नुभयो हजुर पनि एक दिन जरूर पछुताउनुहुन्छ यो मुक्तक मुक्तकार देव सजन सुनारजीको फेरि पाँच झाचरकोट उहाँको घर हो हाल चम्पादेवी गाउँपालिका ओखलढुङ्गामा हुनुहुन्छ देव सजन सुनारजी गजबको मुक्तक लेख्नुहुन्छ आउँदै गर्नुहुन्छ हाम्रो कार्यक्रममा अर्को मुक्तक छ मसँग मुक्तकार मोरङबाट हुनुहुन्छ शुक्रराज लिम्बू आँखाबाट आँसु नचर्ने भए मन दुखेर रुँदैनथ्यो होला आँखाबाट आँसु नचर्ने भए मन दुखेर रुँदैनथ्यो होला मन नदुख्ने भए सायद आँखामा आँसु हुँदैनथ्यो होला यो मन र आँखाको सम्बन्ध नङ र मासुको जस्तै रहेछ मन र आँखा दुब्बै नभए त लालसा र दुःखले छुँदैनथ्यो होला निकै लामो समय पश्चात मोरङबाट मुक्तकार सुकराज लिम्बू हामीहरू समक्ष आउनुभयो खत्ता हराउनु भएको थियो खुन्नी अर्को मुक्तक छ मसँग मुक्तकार हुनुहुन्छ राम खड्काजी तिमलाई तराछु बनाई आफू ढक भइदिन्छन् तिमलाई तराजु बनाई आफू ढक भइदिन्छन् बेस बदल्छन् र एक्कासी फरक भइदिन्छन् तिमी एकपटक अन्तर्जातीय प्रेम गरेर त हेर आफ्ना भन्नेहरू नै बीचमा बाधक भइदिन्छन् यो मुक्तक राम खड्काजीको यसरी मुक्तकमा एउटा समाज बोल्नुभयो गोडाखोडी नगरपालिका छ बसन्ता कैलाली उहाँको घर हो अर्को मुक्तक मसँग छ कान्छी विनिता विश्वकर्माजीको बाजुरा उहाँको घर हो सम्भवत उहाँ पनि पहिलो पटक हुनुपर्छ मेरो समक्ष आउनुभएको होइन दाजु रहरमा गएको मान्छे होइन दाजु रहरमा गएको मान्छे न कसैको लहरमा गएको मान्छे भन्नेले के के भन्छन् होलान् बरे दुःख परी सहरमा गएको मान्छे कान्छी विनिता विश्वकर्माजी बाजुराबाट मुक्तक मालाको यो बसाईमा हो भने श्रोता हामी अर्को एउटा गीत सुन्छौं मसँग मुक्तक छ टिआर शर्मा अथक मनोजीको बक्कु नपा दुई सल्यान उहाँको घर हो आउँदै गर्नुहुन्छ उहाँ पनि हामीहरू समक्ष यो समयमा कविताजीसँग गीत रहेको छ उज्जवल सागरजीले गाउनुभएको संगीत भर्नुभएको यस गीतलाई लेख्नु भएको छ रोशन अधिकारीजीले हामी त्यो गीत त सुन्ने नै छौ अहिलेलाई सुनौ टीआर शर्माजीको मुक्तक गीत सँगसँगै कविताजीले राख्नु नै हुनेछ टाडिए पनि बधाईसँगै ताली दिन सक्छु टाढिए पनि बधाईसँगै ताली दिन सक्छु तिम्रा सबै उपहारहरू फालिदिन सक्छु तिमीले छोड्दैमा मरिहाल्छ भन्ने नसम्झनु तिम्रो माया मयल नहो पखालिदिन सक्छु तिमी खुसी त छौ नि सुनाना तिमलको भुवासरी उडी थियो कति माथि पुग्यौ र छोड्यौ मलाई देख्न भन न तिमी खुसी त छौ नि भन न छोड न सपनाको कुरा म विपनासँग पनि डराउँदिन तर एउटा म डुबी सकेको मान्छे त्यसरी अरू कसैमा हराउँदैन पुग्नु मैले पनि छ जानु तिमीले पनि छ यो बाटोले लान्छ कहाँ कसलाई के थाहा भन तिमी खुसी त छौ नि भन न कसको अनि दो छैन हर कोही एकान्तमा रोएकै हुन्छ जिन्दगी सधैँ रमाइलो भइदिए दुःखको गीत यहाँ कोही किन सुन्छ यो सुतेको सुनसान सडकले कुन सहरमा बिउझाउने हो कसलाई के थाहा भन न तिमी खुसी त छौ नि भन न छोड न दुःखको कुरा तिमीलाई हाँसेको सुहाउँदैन तर एउटामा डुबी सकेको मान्छे त्यसरी अरू कसैमा हराउँदैन पुग्नु मैले पनि छ जानु तिमीले पनि छ यो बाटोले लान्छ कहाँ कसलाई के थाहा भन तिमी खुसी त छौ नि भन न तिमी खुसी त छौ नि भन न तिमी खुसी त छौ नि भन न याद शर्मा अथक मनोजीको मुक्तक मुक्तक सँगसँगै यो गीत तपाईँले सुन्नुभयो रेडियो भिजन एकानब्बे दशमलव छ मेगार्समा मुक्तक माला सुन्दै हुनुहुन्छ म मुक्तक तपाईँहरूकै हाल पालो लिइरहेको छु खैचडी फसाउ वा डम्फू फसाउ गीत गाउ नाच के फरक पर्छ र खैसडी बसौ वा टम्फू बसौ गीत गाउ नाच के फरक पर्छ र आसे पासे कसौ हतियार सुझौ र ढाड भाँच के फरक पर्छ र भन्नेले भन्दै हेर्नेले हेर्दै गर्छन् समयको साथ आफ्नै हात छ त्यसैले कति नलसौ महल सुझौ पुस्तो पुस्ता पुग्ने साँच के फरक पर्छ र यसरी व्यङ्ग्य मुक्तकार रवि श्रेष्ठजीको सन्धि खर्क एक म्याल पोखरी उहाँको घर हो आर्घा खाँची हाल उहाँ तौली हावा कपिल वस्तुमा हुनुहुन्छ रवि श्रेष्ठजीको मुक्तक मैले कार्यक्रममा लिएँ अर्को मुक्तक मसँग छ नियमित रूपमा आउँदै गर्नुहुन्छ उहाँ पनि मुक्तकार हुनुहुन्छ गोम विक्रमजी दिनरात नभने श्रम गरियो जिन्दगी कहिले पार भएन रात नभने श्रम गरियो जिन्दगी कहिले पार भएन हुने खाने नै अगाडि बढे हुँदा खानेको सार भएन जनता सधैँ उही हालमा नेतृत्व सधैँ उही तालमा दुनिया छरिए आश्वासन तर सक्कली व्यवहार भएन गोम विक्रम सिंह कल्लाबारी पाल्पाका मुक्तकार मुक्तक सुन्दर लेख्नुहुन्छ मजा आउँछ उहाँको मुक्त कार्यक्रममा यसरी राख्न पाउँदा हामीलाई पनि अर्को मुक्त छ भावना मन्जुजीको विराटनगर तीन बुद्ध चोक उहाँको घर हो म यता पीड़ामा छु तिमी उता मुस्कुराऊ म यता पीड़ामा छु तिमी उता मुस्कुराऊ कसरी हुन्छ बहाना बनाऊ जाऊ झुटको सहारा लिएर म बाँच्न सक्दिन सत्यको साथ दिनलाई जिन्दगीमा आऊ तीन बुद्ध मुक्त मुक्तकार भावना भन्छु निकै मिठो माया नियमित रूपमा मेरो समक्ष बाँड्दै गर्नुहुन्छ यसरी नै अर्को मुक्तक छ मसँग प्रसिद्ध कुमार सिखो बानापा चौध बायाँकोला सिक्री सेङ्जा उहाँको घर हो मुक्त गजफ लेख्नुहुन्छ उहाँ पनि बडो मिठो माया उहाँको कार्यक्रम मुक्तक मालालाई रहँदै आएको छ क्रममा सिको मुक्तक जन्मिएको हुर्किएको ठाउँ सम्सिँदा रहेछन् जन्मिएको हुर्किएको ठाउँ सम्सिँदा रहेछन् आफ्नै थलो आफ्नै नाउँ सम्सिँदा रहेछन् शहरको रमसममा दुनियाँ भुल्नेहरू पनि आपत विपत पर्दा गाउँ सम्सिँदा रहेछन् प्रचित कुमारजीको यो मुक्तक अब भने हामी सुन्नेछौ श्रोता अर्को एउटा गीत मसँग यो समयमा रहेको छ गीत मलाई निकै नै मनपर्छ यो गीत कर्मा मुक्तानजीको गीत हो यो मुक्तक पनि मसँग यो समयमा रहेको छ सुशील वियोगी घायलजीको सिक्कर नगरपालिका एघार टोटी उहाँको घर हो हाल चेन्नईमा हुनुहुन्छ सुशील वियोगी घायलजीको मुक्तक स्नो सँगसँगै गीत तपाईँहरू समक्ष हामी राख्ने नै छौं छोडी जाने निष्ठुरीको याद सधैँ आउँछ किन छोडी जाने निष्ठुरीको याद सधैँ आउँछ किन चोखो माया थिँदै मन अन्तै ठाउँ सकिन आफ्नो ठानी विश्वास गरे धोका दिएर गयो फेरि उनकै तस्विरहरू आँखामा छाउँ सकिन फेरि फेरि तिमीले मलाई कतै नाट आवाजमा कार्यक्रम सुन्दै गर्नुहोस् यो जे ममा मोहा यो जे भइरहेछ ममा आवेको या मोहा मलाई नहीं था माया घरी घरी तिमीले मलाई चिठी पनि नलेख्नु घरी घरी तिमीले मलाई चिठी पनि नलेख्नु सामुन्यता सायद मैले जानिन खेल्ने त्यो प्राणै पाशा सम्झी सम्झी तिमीले मलाई आँसु पनि नझारु सम्झी सम्झी तिमीले मलाई आँसु पनि सुशील वियोगी घायलजीको मुक्तक मुक्तक सँगसँगै यो गीत तपाईँले सुन्नुभयो रेडियो भिजनमा म आजको यो वसाईमा तपाईँहरूकै मुक्तक लिइरहेको छु श्रोता कहाँ हो कहाँ मन डुलाएर बस्नु परेको छ कहाँ हो कहाँ मन डुलाएर बस्नु परेको छ कयौं रहरहरू थन्क्याएर बस्नु परेको छ हिजो संसार जित्छु भनेर हिँडेको मान्छे आज कोरोनासँग डराएर बस्नु परेको छ यो मुक्त धामी गम्भीरजीको बहजाङ उहाँको घर हो हाल भारत पेन्डोरमा हुनुहुन्छ गगन धामी गम्भीरजी आउँदै गर्नुहुन्छ हामीहरू समक्ष निकै गाह्रो छ महामारी अहिले फैलिँदो क्रममा छ विश्वभरि नै सुरक्षित रहनुहोला गगनजी तपाईँ भारतमा हुनुहुन्छ अहिले एकदमै जोखिममा छौं हामी भारतमा रहे पनि नेपालमा रहे पनि र अबको क्रममा हामी यही महामारी वरिपरि रहनेछौ मुक्तकारहरूले मुक्तकमा केही सन्देश पनि बाँड्नु भएको छ अहिले म मुक्तक लिन चाहन्छु तारस घिमरेजीको स्वर्गदारी नगरपालिका प्युटान उहाँको घर हो हाल दाङमा हुनुहुन्छ कोरोना कहर छ अप्नाउनु सावधानी कोरोना कहर छ अप्नाउनु सावधानी मिची मिची हात धुनु लगाई साबुन पानी मनन गरौं स्वास्थ्यका ती सन्देशहरूलाई अब गर्नु हुँदैन कसैले आफ्नो मनोमानी तारस किमरेजी यसो हुँदा भास्कर रावल प्रेमीजी यसो भन्नुहुन्छ अर्घ खाँची पाँडेनी गाउँपालिका दुईबाट कोरोनाबाट आफू बचियो भने अरूलाई पनि बचाउनेछौं कोरोनाबाट आफू बचियो भने अरूलाई पनि बचाउनेछौ लापरवाही गरियो भने हामी सबैले ज्यान गुमाउनेछौ सरकारले दिएका आदेश पालना गरे थ्रैय गरी घरमै बसे ज्यान गुमाउनु पर्ने छैन हामीले आफ्नो जीवन पाउनेछौ अघि पनि सचेत रहनुपर्छ सरकारले दिएको आदेशलाई मान्नै पर्छ हामी आफू बढ़ी सजग रहनुपर्छ यो मुक्तक भास्कर रावल प्रेमीजीको अर्को मुक्तक छ एकराज भट्टराईजीको मोरमुवाको घर हो यति धेरै महँगी केही पनि किन्नै नसकिने हो कि कतै यति धेरै महँगी केही पनि किन्नै नसकिने हो कि कतै नियममा परिवारै बस्नलाई भिन्नै नसकिने हो कि कतै चौबिसै घण्टा मास्क लाउनु पर्ने अवस्था आयो भने डर छ आफैले आफैलाई चिन्ने नसकिने हो कि कतै एक राज भट्टराईजी मोरङबाट अर्को मुक्तकमा कार्यक्रममा लिन्छौ अब भने हामी एउटा गीत सुन्नेछौ यो समयमा जगत थापा सुदूरपश्चिम बजाङका मुक्तकार हाल उहाँ भारतमा हुनुहुन्छ मसँग गीत छ हेमन्त शर्माजीको उहाँको आवाजमा उहाँकै शब्द रचनामा संगीत यसलाई हेमन्त शिशिरजीले भर्नु भएको छ मुक्तक सुनौ जगत थापाजीको गीत सुनौ हेमन्त शर्माजीको मरिन्छ या बाँचिन्छ कुनै भर छैन पापी सहरमा मरिन्छ या बाँचिन्छ कुनै भर छैन पापी सहरमा हामी जस्ता गरिबको त घर छैन पापी सहरमा दिनहुँ मान्छे मरेको खबर मात्र सुन्न पाइन्छ यता मलाई पनि त अब बस्ने रहर छैन पापी सहरमा सहर मलाई मन पर सहर मनाई मन पर गैन माया हराउँदो रहेछ चोखो माया गर्नेलाई टाढा गराउँदो रहेछ टाढा गराउँदो रहेछ सहर बाचा फेरिन्छन् पैसै ठुलो सहर मलाई मन पर्दैन माया हराउँदो छ जगत थापाजीको मुक्तक मुक्तक सँगसँगै यो गीत तपाईँले सुन्नुभयो आजलाई पनि श्रोता मुक्तक मालामा मुक्तक लिने यो सिलसिला यति मात्रै तपाईँहरूले भएका बाँकी मुक्त खराबहरू अर्को अङ्कमा पक्कै जोड्नेछु तपाईँको मुक्तक मसँग सुरक्षित रहनेछ कार्यक्रम सुन्दै जाँदा तपाईँलाई पनि मुक्तक पठाउन मनभयो प्रतिक्रिया बाँड्न मनभयो भने तपाईँले मुक्तक माला एट द रेट जीमेल डट कम तथा मुक्तक मालाको फेसबुक पेज फेसबुक आइडीमा पनि मुक्तक तथा प्रतिक्रिया पठाउन सक्नुहुन्छ यस समयसम्म कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद प्रविधि समयसनका निमित्त कविता श्रेष्ठजीलाई धेरै धेरै धन्यवाद मलाई इन्टरनेट संसारमा हरदम साथ दिने भाइ प्रदीप बस्नेतलाई सुटुक्क सम्झँदै मदन भण्डारी जाँदा जाँदै विशाखा साई ठकुरीजीले गाउनु भएको जोसेफ साई ठकुरीजीले लेख्नु भएको गीत तपाईँहरू समक्ष छोड्दै बिदा चाहन्छु हस्त श्रोता मिठा मिठा सपना सबै तपाईँकै भागमा परून् नमस्कार शुभरात्री 玛雅丽。 ¡Gracias!